राखी पचहत्तरी जिल्लाका दुई निर्वाचन क्षेत्रमा जनतालाई पार्टीको नीति तथा कार्यक्रमका बारेमा सुसूचित गर्न यो अभियान शुरू गरेको हो प्रशिक्षणमा समसामयिक राजनैतिक सवालहरूमा नेपाली कंग्रेसको दृष्टिकोण नेपाली कंग्रेस र अन्य दलहरूबीचको भिन्नता तथा भावी निर्वाचन तयारी र नयाँ संविधानको विषयवस्तुको बारेमा सहभागीले छलफल गर्नेछन् प्रशिक्षकहरूले देशव्यापी रूपमा आफूलाई तोकेको जिल्ला एवं निर्वाचन क्षेत्रमा प्रशिक्षण सञ्चालन गर्नेछन् पार्टी कार्यालय स्थानीयमा हुन लागेको प्रशिक्षक प्रशिक्षण कार्यक्रमको सभापति कौशल कोइरालाले बिहान एघार बजेपछि उद्घाटन गर्नुहुनेछ फोटोसहितको मतदाता नामावलीमा त्रुटि सचाउने र ठेगाना परिवर्तन गर्ने म्याद आज सकिँदैछ गाउँ विकास समिति र नगरपालिकाको कार्यमा टाँसेको नामावलीमा आफ्नो नाम भए नभएको यकिन गर्न र ठेगाना परिवर्तन गर्न आयोगले गएको मंगलबारदेखि आजसम्मको समय तोकेको हो नावलीमा आफ्नो नाम भए नभएको यकिन गर्न र त्रुटि भएमा सच्याउन आयोगले आग्रह गरेको छ आयोगका प्रवक्ता वीरबहादुर राईका अनुसार निर्वाचन आयोग र नावली टाँस भएका कार्यालय शनिबार पनि खुला हुने भएकोले बेलुकासम्म नावली नावली सचाउन र ठेगाना परिवर्तन गर्न सकिन्छ मङ्सिरसम्म नावली भर्ने सबैको नाम वेबसाइटमा राखिसकेको र त्यसपछि दर्ता भएकाहरूको पनि राख्ने काम भइरहेको राईले बताउनुभयो वेबसाइटमा नाम नदेखिए पनि सम्बन्धित गाविस या वडा कार्यालयमा टास भएको सूचीबाट आफ्नो नाम हेर्न सकिने उहाँको भनाइ छ सम्बन्धित गाविस या नगरपालिकाको वडा कार्यालयमा समेत नाम फेला नपरेमा सम्बन्धित जिल्ला निर्वाचन कार्यालय या आयोगमा सम्पर्क गर्न आयोगले अनुरोध गरेको छ सबै नामलाई एकीकृत गरी केही दिन भित्र वेबसाइटमा राखिने प्रवक्ता राईले जानकारी दिनुभयो यस्तै दर्ता भएको कुनै नाममा दावी विरोध भए साउन चौध गतेसम्म आवश्यक प्रमाणसहित निवेदन दिन सकिने आयोगले जनाएको छ भारत भ्रमणमा रहनुभएका एमाले वरिष्ठ नेता माधव कुमार नेपाल बिहार जानुहुने भएको छ दिल्लीमा उच्च स्तरीय राजनैतिक भेटवार्ता गर्नुभएका नेपाल आज बिहारका मुख्यमन्त्री नितेश कुमारलाई भेट्न त्यसतर्फ जान लाग्नु भएको हो बिहारमा नेता नेपालले नालन्दा विश्वविद्यालय आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ त्यसै गरी मुख्यमन्त्रीले गर्ने दिवाभोजमा पनि सहभागी हुने कार्यक्रम रहेको छ यसअघि हिजो नेता नेपालले भारतका प्रधानमन्त्री डाक्टर मनमोहन सिंह लगायतका अन्य नेताहरूसँग पनि छलफल गर्नुभएको थियो महासचिव ईश्वर पोखरेल विदेश विभाग सदस्य राजन भट्टराई सहित भारत जानुभएका नेता नेपाल भोलि अपरान्ह मात्रै काठमाडौँ आइपुग्ने कार्यक्रम छ राप्रपा नेपालले आजबाट चुनावी अभियान सञ्चालन गर्ने भएको छ मकवानपुरबाट सुरु हुने अभियानको लागि अध्यक्ष कमल थापा अहिले हेटुडा पुग्नु भएको छ मकवानपुरको क्षेत्र नम्बर एकबाट प्रत्यक्षतर्फ चुनाव लड्ने तयारी गर्नुभएका थापाले आज विभिन्न गाविसमा कार्यक्रम गर्ने बताइएको छ आगामी संविधान सभाको चुनावबाट आफूहरू नयाँ शक्तिको रूपमा उदाउने बताउँदै आउनुभएका थापाले अहिलेबाटै चुनावी तयारी गरे त्यो सम्भव हुने जिकिर गर्नुभयो आज सड़चालिसौँ रक्तदाता दिवस नेपालमा विभिन्न कार्यक्रम गरेर मनाइँदैछ हरेक वर्ष साउन बाह्र गते नेपाल रेडक्रस रक्त संचार केन्द्रले रक्तदाता दिवस मनाउँदै आएको छ रक्तदाता दिवसको अवसरमा आज केन्द्रले औपचारिक कार्यक्रम गरी नियमित रगत संकलन शिविर सञ्चालन गर्ने संस्थालाई सम्मान गर्ने भएको छ रक्तदाताप्रति सर्वसाधारणलाई प्रेरणा दिने उद्देश्यले नेपालमा रक्तदाता दिवस मनाउन थालिएको हो दिवसको अवसरमा गत वर्ष करिब पौने तीन लाख युनिट रगत संकलन भएको केन्द्र केन्द्रले जनाएको छ रगतदानका लागि उत्प्रेरित गराउने उद्देश्यले अरू विभिन्न कार्यक्रमहरू आज विभिन्न जिल्लामा आयोजना गर्दैछन् बर्ड फ्लू भेटेपछि भक्तपुर सिपादुल गाविस नौको हिमाल पोल्ट्री फार्ममा आज बिहानदेखि कुखुरा नष्ट गर्न थालिएको छ प्रभात पशुखलको फार्ममा रहेको चार हजार पाँच सय कुखुरा नष्ट गरिने पशु सेवा कार्य भक्तपुरले जानकारी दिएको छ फार्ममा नौ हजार पाँच सय कुखुरा रहेकोमा बर्ड फ्लूको कारण साढे पाँच हजार कुखुरा मरेका थिए गएको हप्तादेखि पशुखलको फार्ममा दैनिक चारदेखि पाँच सयसम्म कुखुरा मर्न थालेपछि जिल्ला पशुसेवा कार्यालय भक्तपुरले अनुगमन गरी परीक्षणको लागि केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा पठाएको थियो परीक्षणका क्रममा शुक्रबार बर्ड फ्लू भएको पुष्टि भएको केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशालाका डाक्टर विजयकान्त झाले जानकारी दिनुभयो प्रयोगशालाले बर्ड फ्लू भएको पुष्टि गरेपछि प्राविधिक श्रमिक र औषधिको अभावले गर्दा शुक्रबार कुखुरा नष्ट नगरी शनिबार आज बिहान मात्र कुखुरा मार्ने निर्णय गरिएको थियो घर नजिकैको रूखमा चट्याङ पर्दा बर्दिया बगनाहा तीन मिर्सयाको सुकुम्बासी बस्तीमा एकै परिवारका छ जना घाइते भएका छन् शुक्रबार बेलुका घरमा खाना खाइरहेको बेला चट्याङ पर्दा रुखको हाँगा भाँचेर घरको छाना भत्काउँदा मिर्सयाको सुकुम्बासी बस्तीमा चार महिनाको बच्चासहित छ जना घाइते भएका छन् घाइते हुनेमा सीमा थारू फिरबहादुर थारू लग्ने थारू कमारी थारू युना थारू र चार महिने बालक रहेका स्थानीय कलिराम थारूले जानकारी दिनुभयो बच्चा र उनको आमालाई बढी चोट लागेको छ घाइते सबैजनाको भोरी गाउँमा उपचार भइरहेको छ चट्याङ पर्दा घरदेखि करिब तीस मिटर पछाडिको रुखको भाँचिएर छाना फुटाएर भान्सा कोठा नजिक खसेपछि सुत्रेको बच्चा र खाना पकाइरहेको परिवारका अरू सदस्य घाइते भएका हुन् अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हाम्रो प्रश्न छ चोरे भावर लोकतान्त्रिक पार्टीका अध्यक्ष भूमिराज निरोलालाई नेकपा माओवादीका कार्यकर्ताले कालो मोसो दलले प्रयास सहित गरेको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 खानले मोटरसाइकलमा आएका एक व्यक्तिले आत्मघाती विस्फोट गराएको बताएका छन् घटनाको जिम्मा भने अहिलेसम्म कसैले लिएको छैन पाकिस्तानको सिमानामा रहेको पराचिनार सहर अफगानिस्तानको राजधानी काबुलबाट नब्बे किलोमिटरको दूरीमा पर्छ उत्तर पूर्वी चीनको हिलो हिलोन कान्छियाज प्रान्तस्थित हैलुन शहरमा रहेको एक नर्सिङ होममा भएको आगजनीमा एघार जनाको मृत्यु भएको छ शहरको लियानहेस नियर नर्सिङ होममा एक वयस्क व्यक्तिले लगाएको आगोमा जलेर ती व्यक्तिहरूको मृत्यु भएको हो नर्सिङ होममा आफ्नो बत्तीस डलर अर्थात करिब तीन हजार रुपियाँ चोरी भएपछि रिसाएका बागुईले आगजनी गरेका थिए कुनै पनि आयश्रोत नभएका वृद्ध वृद्धाहरूको उपचार र हेरचाह हुने उक्त नर्सिङ होममा आग लागेको समयमा बत्तीसजना रहे पनि अरू भागेर बाँचेका गरेका थिए आगो लगाउने बाघको भने जलेर मृत्यु भएको सिन्हाले जनाएको छ मृत्यु हुनेहरूमा सडचालिस वर्षदेखि सतासी वर्षका बीचका वृद्धा वृद्धाहरू रहेको बताइएको छ अब खेल समाचार राजधानीमा जारी सोह्र वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलको सेमी फाइनल खेल आजबाट शुरू हुन लागेको छ त्रिपुरेश्वर स्थित दस्तुत रङ्गशालामा दिउँसो चार बजे हुने सेमी फाइनलमा आज नेपाल र बंगलादेश भिड्ने भएका छन् समूह एबाट नेपाल विजेताको रूपमा सेमी फाइनल पुग्दा बंगलादेश भने समूह बीबाट उपविजेताको रूपमा अन्तिम चारमा स्थान बनाएको हो नेपालले समूह चरणमा भुटानलाई सात शून्य पाकिस्तानलाई तीन एक गोल अन्तरले पराजित गर्दा अफगानिस्तानसँग भने एक एक गोलको बराबरी खेलेको थियो बंगलादेश भने श्रीलंकालाई तीन एक गोल अन्तरले पराजित गरे पनि भारतसँग दुई शून्यले पराजित हुँदै उपविजेता बनेको थियो वेस्ट इन्डिज र पाकिस्तान बीचको पहिलो ट्वेन्टी ट्वेन्टी क्रिकेट आज हुने भएको छ पाँच एक दिवसीय क्रिकेटमा तीन एकले पराजित भएको वेस्ट इन्डिज एक दिवसीय क्रिकेटको बदला लिन प्रयास गर्नेछ पाकिस्तान पनि पहिलाकै फर्म दोहोर्याउन खोज्नेछ खेल नेपाली अनुसार राति पौने बाह्र बजीदेखि शुरू हुनेछ र श्रीलङ्का विरूद्धको पाँच दिवसीय क्रिकेटमा दक्षिण अफ्रिकाले पहिलो जित आत्मसात गरेको छ लगातार दुई खेल गुमाएको अफ्रिकाले पहिलो जित हात पार्दै श्रृङ्खला दुई एकको अन्तर्को लक्ष्य पछ्याएको श्रीलङ्का त्रिचालिस दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै एक सय सडसठी रनमा समेटिएको थियो श्रीलङ्काका लागि थिसारा परेराले पैसठी रन बनाए पनि हाटार भने सकेनन् दक्षिण अफ्रिकाले पहिलो ब्याटिङ गर्दै सात विकेटको क्षतिमा दुई रन बनाएको थियो समाचारको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक संविधान सभा तयारीका लागि कंग्रेसद्वारा आजबाट प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुरू भारत भ्रमणमा रहनुभएका आमाले वरिष्ठ नेता माधव कुमार नेपाल बिहार जान हुने फोटोसहितको मतदाता नावलीमा त्रुटि सचाउने र ठेगाना परिवर्तन गर्ने म्याद आजसम्म राप्रपा नेपाल आजबाट चुनावी अभियान सञ्चालन गर्ने आज सडचालिसौं रक्तदाता दिवस नेपालमा विभिन्न कार्यक्रम गरेर मनाइँदै उत्तरी पाकिस्तानको एक व्यस्त बजारमा भएको दुईवटा छोटा छुट्टै विस्फोटमा कम्तीमा उनाचालिस जनाको मृत्यु उत्तर पूर्वी चीनको हिलोङ्गिया प्रान्तस्थित हैलुन शहरमा रहेको एक नर्सिङ होममा भएको आगजनीमा एघार जनाको ज्यान गयो र राजधानीमा जारी सोह्र वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलको सेमी फाइनल खेल आजबाट सुरु हुने वेस्ट इन्डिज र पाकिस्तान बीचको पहिलो ट्वेन्टी ट्वेन्टी क्रिकेट आज हवस् त बिहान दस बजेको अर्पण समाचार सकियो म सम्झना बिदा हुन्छु नमस्कार